तिमलाई एउटा कुरा भन्नु थियो सुटुकै ए हे, हे टुक्रै कुन बेला कुन बेला मन चोरी छौ सुटुकै तिमलाई एउटा कुरा भन्नु थियो सुटुकै कुन बेला कुन बेला मन चोरी छौ सुटुकै तिमलाई सम्झी सम्झी हुन्छु म त But it's. to कसरी कसरी भेटू कसरी कसरी कसरी सटु कसरी कति आउँछौ मेरो सपनीमा सुटु एक दिन आइदो अब बिपनीमा सुटु

तिमले तिमीले माने त पागल मनको हाल बताउँथे म गए चिट्ठी लेखी तिमीलाई पठाउँथे म गए सम्झे सम्झे तिमीलाई हुन्छु म त गए